राख रुमा राख मधुकीको याद आउला तिमीलाई रुन मलाउला पुस्न हुन्छ काटेर सिमाना चढ्दैछु म परदेशको बिमाना राख रुमा राख मधुकीको याद हुन्छ सानो तिमलाई सकिन केही दिन जुन दिन हुन्छ तिमीलामा तेरिन राखा रोमा राखा मधुकीको आउला तिमीलाई रुन मलाउला बुझ्न हुन्छ सकिन के दिन हुन्छ दिउँलामा तेरिन राख राख मधुकीको याद आउला तिमीलाई रुन मलाउला खुस्ना हुन्छ दुई वर्ष राख रुमा राख मधुकीको याद आउला तिमीलाई रुन मलाउला बुझ्न हुन्छ बधेता पर्छ अब घर फर्कनमा दुई वर्ष राख रुमा राख मधु सखीको याद आउला तिमीलाई रुन मलाउला बुझ्न हुन्छ खुसमा हुन्छ एकछिन बिराई भेटौँले बानी हौली कति दिनै भात नखाने राखा रोमा राखा मधुकीको याद आउला तिमीलाई रुन मलाउला बुझ्न हुन्छ भेटौँले बानी हौली कति दिनै भात राख रुमा मधुखीको मधुकीको याद आउला तिमीलाई रुन मलाउला लाउला हुन्छ मधुकीको याद आउला तिमीलाई रुन मलाउला लाउला हुन्छ